दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनी जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छप्पन्न पाँच तिरासी एक सय उन्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उन्सय गाड़ी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five Arpan सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट अमेरिकामा उपचार भएका प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रदूत पिटर बोडी बीच भेटवार्ता राजदूत बोडीद्वारा कोइरालालाई स्वास्थ्य लाभको कामना नेकपा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 छ प्रधानमन्त्री कोइरालाको पोक्सोमा दाग देखिएपछि उहाँ उपचारका लागि असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो नेकपा एमालेको जारी नव महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि आजदेखि समूहगत रूपमा छलफल शुरू भएको छ समूहगत छलफलका लागि हिजो नै उन्नाइसवटा समूह गठन गरी टोली नेता चयन गरिएको छ नौ समूहमा सर्वसम्मत टोली चयन नेता चयन भएको छ भने आठ समूहमा निर्वाचनबाट नेता चयन गरिएको छ तर दुई अनसनमा भने विवाद भएपछि दुई दुईजना नेता तोकिएको छ सगरमाथामा एक गिरा सुनवार र सुमन प्याकुरेल भेरीमा विष्णु Odisha रिचाल र एमलाल कडेलको नाम प्रस्तुत भएको छ तर दुवै अञ्चलमा निर्वाचन गरेर टोली नेता चयन गर्न अध्यक्ष मण्डलले निर्देशन दिएको छ छानिएका टोली नेतामा ओली समूह अगाडि छ नव महाधिवेशनमा पेश भएका प्रस्तावहरूमाथि सामूहिक छलफल गरेपछि नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ यसैबीच अध्यक्षका प्रत्याशी दुई माधव कुमार नेपाल र केपी शर्मा ओलीले आज आफ्नो प्यानल सार्वजनिक गर्ने तयारी गरेका छन् ओलीले आफ्नो टिम तयार पारिसकेको बताउनु भएको छ भने नेपालले अध्यक्ष जननाथ खनालसँग छलफल गरेर संयुक्त रूपमा टिम घोषणा गर्ने बताइएको छ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने भनिए पनि एमाले नेताहरूबीच अझै सहमति हुन सकेको छैन खास नेपाल समूहले उपकरणको विश्वसनीयतामा प्रश्न उठाउँदा नयाँ विवाद शुरू भएको हो संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले छलफल शुरू गरेको छ नयाँ बन्ने संविधानमा उनीहरूका एजेण्डा समावेश गर्नका लागि वार्ता उपसमितिले छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका करिब एक दलका प्रतिनिधिसँग आज र भोलि छलफल गरिने उपसमितिले छ धेरै दलहरू भएकाले एकैपटक छलफल गर्न नसकिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो चार दिनदेखि जारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बसिरहेको छ पार्टी बुद्ध नगरमा जारी आजको बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले पेश गरेको छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक लम्बिएको हो अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अनुसार नै अघि बढ्नुपर्ने धारणासहितको प्रतिवेदन पेश गर्नु भएको छ भने सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्तावसहितको प्रतिवेदन पेश गर्नु भएको छ आफूले अध्यक्ष भएको घोषणा गर्दै निर्वाचन आयोगसम्म राप्रपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएको छ बैठक पार्टी नेता बालाराम खर्ती मगरको ललितपुर स्थित निवासमा दिउँसो तीन बजे बस्नेछ पूर्व सहमतिलाई लत्याउँदै नेता श्री बहादुर थापाले पशुपति शमशेर राणालाई अध्यक्षको जिम्मेवारी दिएपछि राप्रपामा थप विवाद सुनिँदै आएको छ पूर्व सहमति अनुसार अध्यक्ष मण्डलमा आफू दोस्रो वरियता क्रममा रहे पनि थापाले सहमति उल्लंघन गरेको गरेको पक्षेको आरोप रहेको छ नेपाल र भारतमा आलो पालो आवधिक रूपमा सञ्चालन हुँदै आएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको सुरक्षा सम्बन्धी बैठक आज सकिँदैछ बैठकमा यसअघि भएका निर्णयको प्रगति समीक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल भइरहेको छ आज नेपाल भारत बीचको द्विपक्षीय सुरक्षा सरकार लगायत सैन्य सामग्री तालिम तथा सूचना आदान प्रदानका विषयमा पनि छलफल हुने कार्यक्रममा छ दुई दिने बैठकमा भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरको नेतृत्वमा चौध सदस्यीय प्रतिनिधि मण्डल तथा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईको नेतृत्वमा पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ नेपाल राहत शिक्षक केन्द्रीय संघर्ष समितिले विभिन्न माग राखेर शिक्षा विभाग सानोठेमीको मूल गेटमा धरना दिएको छ आज बिहान नौ बजेदेखि राहत शिक्षक धरनामा बसेपछि विभागका कोही पनि कर्मचारी भित्र पस्न पाएका छैनन् पटक पटक आफ्नो माग राखेर शान्तिपूर्ण आन्दोलन गरे पनि सुनवाई नभएपछि बाध्य भएर अनिश्चितकालीन धरनामा बस्नु परेको संघर्ष समितिका अध्यक्ष कोवाङ सोलामानले बताउनुभयो शिक्षा ऐनमा राहत शिक्षकलाई राहत मात्र उल्लेख गरिएको तर राहत शिक्षक भनेर उल्लेख नगरिएकाले ऐनमा राहत शब्द मात्र नराखी राहत शिक्षक राखिनुपर्ने पोसाक भत्ता मंगे भत्ता दुर्गम भत्ताको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर समितिले आन्दोलन गरेको हो अब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 इजरायलले सोजनालाई पक्राउ गरेको छ आफ्ना देशका तीन युवकलाई प्यालेस्टाइनी श्रमपन्थीले अपहरण गरेर हत्या गरेपछि रेसिपीका कारण उनीहरूले प्यालेस्टाइनी युवकको हत्या गरेका थिए आरोपीहरूलाई पक्राउ गरे लकत्ते इजरायली प्रधानमन्त्री मेन्सामेन नेत नेतोनले आफूसँगै न्यायको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ उहाँले आम मानवीय बलले गरिएको हत्याका आरोपीलाई आफूले कुनै वाहनामा उन्मुक्त नदिने बताउनु भएको हो इजरायली प्रहरले ती युवकको हत्या राष्ट्रियताकै आधारमा भएको बताएको छ युवकलाई देश जलाएर अमानवीय हत्या गरिएको भन्दै इजरायल र प्यालेस्टाइनबाट प्यालेस्टाइनमा दोषीमाथि कार्यवाहीको माग गर्दै विभिन्न क्षेत्रमा प्रदर्शन भएका थिए यसैबीच इजरायलले गजापट्टी क्षेत्रमा प्यालेस्टाइनी श्रमपन्थी समूह हमास विरूद्ध जारी राखेको आक्रमणमा पनि पाँचजनाको मृत्यु भएको छ खेल समाचार एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया साने भएको छ पैंतिस दिनको बन्द प्रशिक्षणपछि नेपाली टोली आज वैदेशिक प्रशिक्षणमा साना लागेको हो दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोली यसलाई एक्काइस मेमा नेपाल फर्कने एन्फाले सुनाएको छ विमल घरते मकरको कप्तानीमा रहेको नेपाली टोलीका प्रशिक्षकमा बाल गोपाल महर्जन रहेका छन् नेपाल फर्के लगत्तै नेपाली टोली प्रशिक्षकका लागि पुनः कतार र बेल्जियमका लागि प्रस्थान गर्नेछन् सेप्टेम्बर छदेखि बीससम्म थाइल्याण्डको राजधानी ब्याङ्ककमा शुरू हुने प्रतियोगिताको सीमा रहेको नेपाली टोलीले साविक विजेता उजुकिस्तान उत्तर कोरियासँग खेल्नेछ र ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणको खेल सकिएको छ ब्राजिल जर्मनी अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम सारमा पुगेका छन् अब सेमी फाइनलमा खेल भोलिबाट हुनेछन् पहिलो सेमी फाइनलमा ब्राजिल र जर्मनी भिन्नेछन् भने पर्सी हुने सेमी फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्नेछ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अमेरिकामा उपचार गराइरहनु भएका प्रधानमन्त्री कोइराला र अमेरिकी राजदूत पिटर बोडे बेसभेट वार्ता राजदूत बोडेद्वारा कोइरालालाई स्वास्थ्य लाभको कामना नेकपा एमालेको नव महाधिवेशनमा पेश भएका प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल शुरू आफूले अध्यक्ष भएको घोषणा गर्दै राप्रपाका अध्यक्ष चन्दद्वारा केन्द्रीय समितिको बैठक आह्वान प्यालेस्टाइनी नागरिकहरूको हत्याको आरोपमा इजरायलमा छजना पक्राउ आफू सधैँ न्यायको पक्षमा रहने इसरायली प्रधानमन्त्रीको प्रतिबद्धता र विश्वकप फुटबलमा सेमी फाइनलका खेल भोलिबाट शुरू हुँदै अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुनो हजुर load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सब